नमस्कार कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान साढे सात बजे पश्चात आउने गर्छ आज हामी उपस्थित भइसकेका छौँ रक्तदाको सोमबार चाहिँ आजको स्वास्थ्य सरकारमा बढ्दो रगतको अभावका विषयमा हामी कुराकानी गर्दैछौँ विशेष त महिलाहरूमा रक्तदान गर्नुपर्छ भन्ने चेतनामा कमी छ यो चेतना किन यस्तो भएको छ र रगतको अभाव पूर्ति गर्नका लागि रक्त सञ्चार केन्द्रले कस्तो प्रयास पहल गरिराखेको छ यो विषयमा आज हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरका वरिष्ठ अधिकृत रमेश कान्त पौडेलसँग हामी कुराकानी गर्नेछौँ रगतको अभाव र यसको पूर्तिका लागि रक्त सञ्चार कार्यालयले गरेका प्रयास र यसको अभाव हटाउनको लागि के गर्न सकेला यसका विषयमा हामी कुराकानी गर्दैछौँ विशेष त गर्मीको समयमा रक्तदानका कार्यक्रम पनि कम हुने गर्दछन् त्यसले गर्दा पनि रक्तदान र रगतको अभाव भएको सम्बन्धित सरकारवालाहरूले बताएका छन् र अझै चेतना वृद्धि गर्न सकेको खण्डमा भने रक्तदाताको सङ्ख्या बढ्ने आकलन गर्न सकिन्छ रगतको अभाव र अब रक्तदान कार्यक्रमलाई अझ प्रेरित गर्नको लागि रक्तदानमा उत्प्रेरणा जगाउनको लागि के गर्न सकेला हामी यो विषयमा कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरका वरिष्ठ अधिकृत रमेश कान्त पौडेलसँग रमेशलाई स्वागत छ रेडियो अर्पणको स्वास्थ्य सरकार कार्यक्रममा धन्यवाद के छ अहिले चितवनमा रगतको अवस्था चितवनमा अहिले रगतको अवस्था अलिकति रगत सङ्कलनमा असहज भएको छ र अत्याधिक चाप पनि वृद्धि भएको अवस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउनलाई प्रिय रक्त सञ्चार केन्द्रलाई अलिकति असहज भएको छ असहज कुन अवस्थामा पर्यो कतिवटा कारणहरू छ स्कुल कलेजहरू विभिन्न कारणहरूले गर्दाखेरि बन्द छन् अनि युवाहरू यो विश्वकप फुटबलको हेराएको दौरानमा रातमा हुने फुटबलले गर्दाखेरि दिनभरि युवाहरू सुत्ने र फुटबलकैमा बढी लागेको अवस्था पनि देखिएको छ चितवनको हकमा केही अहिले उपनिर्वाचनले पनि मान्छेहरूको ध्यान आकर्षित गरेको देखिन्छ र प्रचण्ड गर्मीको कारणले पनि जुन यसरी प्राय जस्तो चितवनमै रगतको अभाव भइराख्ने अवस्था छ यसरी सिर्जना खालि रगतको अभाव रगतको अभाव यो बेला मात्र होइन अरू बेला पनि यस्तो समस्या छ हो अन्त यो रगतको अभाव भन्ने कुरा के हो भन्दाखेरि बुझ्नुपर्ने सबै नागरिकले बुझ्नुपर्ने कुरा चितौङको जुन जनसङ्ख्याले छेक्ने हो चितौङको जनसङ्ख्याले छेक्ने भन्दा बढी चाहिँ हस्टेलको बेडहरू छ त्यो इन्टरनेसनल नेसनल स्ट्यान्डर्डमा हामीले इभ्यालुएसन पर्दाखेरि चितौनमा अहिले जुन हस्टेलको बेडहरू छ जुन एउटा विशेषज्ञ सेवाहरू प्रशस्त खोलेको सङ्कलन गर्ने भनेको चितवन र चितवनको पेरिफेरी मात्रै हो यहाँको पपुलेसन कति भन्दाखेरि एउटा डब्लुएचओको स्ट्यान्डर्ड्समा अन्तर्राष्ट्रिय मापदण्डमा के भन्छ भन्दाखेरि आफ्नो एरियामा भएको जनसङ्ख्याको दुई प्रतिशत मात्रै रक्त सङ्कलन गर्न सक्यो भने सफल रहेको विश्वमा मानिन्छ अन्तर्राष्ट्रिय मापदण्डमा चितवन रक्त सञ्चार केन्द्र क्षेत्रीय रक्त सञ्चार केन्द्रले एक वर्षमा पच्चिस हजार रक्त सङ्कलन गरेको छ अब हामीले आँकडा गर्नु पऱ्यो कि हाम्रो जनसङ्ख्या कति हो रक्तदान कति भयो यहाँको रक्तदाताहरूले रक्तदान गर्दै सहयोग गरेको अवस्था हो तर के हो भन्दाखेरि अब यसमा राष्ट्रिय समस्या त रक्त सञ्चालन केही गर्न सक्दैन युवाहरू जाने हामीले रोक्न सक्दैनौँ हो अब यो टेन प्लस टूका भाइ बहिनीहरूमा तपाईँको चाहिँ जुन एउटा अन्डर वेट हुने तपाईँको चाहिँ यो चाहिँ सिलिम बन्ने र तपाईँको नैतिक शिक्षाहरूको कुराहरू नराख्ने हामीले गर्न सक्दैनौँ हामी त एउटा चाहिँ सहयोगीको सरकारको सहयोगी र जनताको सहयोगीको भूमिका निर्वाह गर्ने रक्त सञ्चार केन्द्रले राष्ट्रिय रूपमै तपाईँ केही कुराहरू रक्त सञ्चारलाई नभएको अवस्थामा रक्त सञ्चार आफैमा पनि पीडित भएको हो अब यो विशेष त यो चेतना जुन यहाँले कुराकानी गर्नुभयो एकदमै ठिक हो चेतना बढाएर रक्त सञ्चार हुने हो चेतना बढाउने भनेको नेपाल रेड सोसाइटीले कार्यक्रम गर्दैमा चेतना बढाउने होइन चेतना बढाउनु पऱ्यो राज्यले राज्यले के गर्नु पऱ्यो भन्दा यहाँ अहिले केही गायकमै कुरा आउँछ नेपाल रेडक्रस सोसाइटीले भोलिन्टियर बेस अर्गनाइज हो यसले चेतना फैलाउनु पऱ्यो चेतना फैलाउनु पऱ्यो भन्ने कुराहरू उठिरहेको नउठेको होइन र रक्त सञ्चारले पनि चेतना बढाउनु पर्छ भन्ने विषयमा विमति राखेको छैन हाम्रो आग्रह के हो भन्दा यो सधैँभरि चेतना भन्नुभन्दा पनि हामीले चाहिँ नेपाल सरकारलाई आग्रह गऱ्यौँ नेपालभरिको ब्लड ब्याङ्कले रक्त सञ्चार केन्द्रहरूले एउटा चाहिँ स्वास्थ्य मन्त्रालय सहितले के गर्यौँ भन्दाखेरि नौ र दसको भाइ बहिनीहरूको चाहिँ पाठ्यक्रममै रक्तदान सम्बन्धी जानकारी भएको एउटा टपिक राखिदिने एघार बाह्रमा रक्तदान गर्दाखेरि के हुन्छ के हुँदैन भन्ने किसिमको पाठ्यक्रम राखिदिनु विद्यालयको पाठ्यक्रममै राखिदियो भने त अनि यो समस्या सल्भ भयो त्यसपछि गएर मेडिकल सेक्टरका चाहिँ पाठ्यक्रममा तपाईँको केही टेक्निकल सब्जेक्टहरू पाठ्यक्रममा सिटिभिटीका पाठ्यक्रममा रक्तदान सम्बन्धीको चाहिँ एवारनेस कोर्समै राखिनुपर्छ भनेर हामीले माग गऱ्यौँ त्यसमा स्वास्थ्य मन्त्रालय पनि सहमत भयो तर यो देशको विडम्बना के छ भन्दाखेरि यो धेरै चरणहरू फाइल दौडाएर अगाडि बढाउनु पर्ने पाठ्यक्रम विकास केन्द्रको चाहिँ आफ्नो छुट्टै नीति नियम सबै देशको चाहिँ यो के भन्छ यो गजारिएको चाहिँ गन्जागोल छ कि यो नीति नियममा यसले गर्दाखेरि अहिले चाहिँ नेपालको रक्त सञ्चालन अलिकति असल परिस्थिति अब यहाँ यहाँले भनेपछि जुन जुन राज्यले चेतना बढाउनु पऱ्यो यो चेतना चाहिँ अब यो सम्बन्धित अब जनताहरूमा किन चाहिँ पुग्न सकेन किन उनीहरूमा रक्तदान गर्नुपर्छ भने त्यो प्रेरणा जाग्न सकेन भन्ने चेतना पुगेको छ नपुगेको होइन अहिले तपाईँको तपाईँहरू नै मिडियाकोबाट विचार गर्नु कति युवाहरू वैदेशिक पलायन भएका छन् जो मान्छेहरू टाठाबाट छन् हो ती मान्छे भएको छ राज्यमा रोजगारी व्यवस्था अब हामीले के मलेसियामा गएर रगत थाप्ने बाक्सा थाप्ने हो रक्त सङ्कलन गर्ने हो मलेसियामा मात्रै रक्त सङ्कलनलाई बाक्सा थाप्ने हो भने ब्लड रक्तदान कार्यक्रम चलाउने हो भने नेपालभरिलाई रगत पुग्ने सधैँ आउँ पुग्छ हेर्नुहोस् साउदीमा गएर थाप्ने पुग्छ कतारमा गएर थाप्ने पुग्छ हाम्रो देशका स्वस्थ युवा युवतीहरू तपाईँको चाहिँ जो मान्छेहरू कुरा बुझेका छन् केही गर्नुपर्छ भावना आफ्नो लागि देशको लागि केही गर्नुपर्छ भन्ने मान्छेहरू त पहिले चाहिँ पलायन भयो अब यहाँ भएका भाइ बहिनीहरू टेन प्लस टूका भाइ बहिनीहरूलाई तपाईँको चाहिँ अन्डर वेटका पैँतालिस किलोभन्दा घटी वेटका छन् तिनीहरूको अब यो इन्टरनेसनल चाहिँ यो फेसनमा चाहिँ तपाईँको चाहिँ फिल्म बन्नुपर्छ भनेर तपाईँ हेर्नुहोस् त यो टेन प्लस टूका भाइ बहिनीहरू तपाईँहरू मिडियाले पनि हेर्दा बुझिन्छ कि सबै फिल्म छन् रगतको मुहान नै अहिलेको परिस्थिति भाइ बहिनीहरूलाई तपाईँको समाज काममा मानवीय सेवा कार्यमा कसरी लगाउने भनेर त राज्यले एड्रेस गर्नु पर्यो नेपाल लेटर सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भने त राज्यको सहयोगी हो हो बुझ्नुपर्ने कुरा त्यो हो अब हामीले तपाईँ टेक्स्ट बुक तपाईँले राखिदिनुहोस् भनेर भन्यो यो त राज्य तपाईँ नै भन्नुहोस् एउटा मिडियामा के हो भन्दाखेरि लोक कल्याणकारी विज्ञापन भनेर जुन मिडियालाई दिइन्छ हो आगो चाहिँ लागे यस्तो हुन्छ यो गरे यो हुन्छ चुरोट खाए यो दुनियाँ लोक कल्याणकारी विज्ञापन दिँदाखेरि रक्तदान जीवनदानको विज्ञापन राज्यले दिएको छ कि छैन हो नेपाल टेलिभिजनले दुनियाँ विज्ञापन मान्छे बाँच्न पाउने रगतको विकल्प अहिलेसम्म विश्वमा केही पनि छैन हो त्यो विकल्पको विषयमा तपाईँको राज्यले लोक कल्याणकारी विज्ञापन दिनुपर्ने हो कि होइन संसार माध्यमको चाहिँ प्रिन्ट मिडियाहरू छ प्रिन्ट मिडियाहरूमा कुन चाहिँमा रक्तदानको विज्ञापन विषयमा नेपाल सरकारले अनुदान दिएको छ लोक कल्याणकारी विज्ञापन अब यो समस्या यहाँनिर हो राज्यले के पो भन्दा नेपाल रेड क्रस सोसाइटीलाई रक्त सञ्चार केन्द्र सञ्चालन र व्यवस्थापन गर्न जिम्मा लगाएर ऊ आफू पन्छी हो र अहिले त के सहयोग गर्ने वचन छ नदेखाएको होइन तर पनि के हो भन्दाखेरि राज्यले संवेदनशील भएर तपाईँको नीति नियम बनाएर तपाईँको चाहिँ यो चेतना चाहिँ नेपाल इलेक्ट्रिक सोसाइटीले मात्रै फैलाउन सक्दैन नि त राज्यले पनि फैलाउनु पर्यो मिडियाको सहयोग लिनु पर्यो मिडियाको सहयोग लिनु पर्यो मिडिया तपाईँको चाहिँ प्रिन्ट मिडिया इलेक्ट्रोनिक मिडियाहरू तपाईँको चाहिँ भिजुअल मिडियाहरू लिएर लोक कल्याणकारी विज्ञापन दिएको छ हेर्नुहोस् राज्यले तपाईँको चाहिँ गर्नुपर्छ एडमिसन नगरिदिएको कारणले तपाईँको चाहिँ नेपाल लेखक सोसाइटीलाई चाहिँ अब जनचेतना जन तपाईँको चितवनमा चेपाङ गाउँ कोराकुटामा छोडेर यो यो रक्त नगरपालिका भरतपुर नगरपालिका र अरू गाविसहरू दिने भने रक्तदान गरेर मान्छेको शरीरमा केही हुँदैन भनेर सबैलाई थाहा छ यो अर्पण रेडियोले पनि विभिन्न पछि रक्तदान गरेको छ रक्तदान सम्बन्धी न्युजहरू सधैँ भनेको छ होइन त्यो के भने छैन र कुरा चाहिँ के हो भन्दाखेरि अब केही नयाँ रणनीतिहरू रेड सोसाइटीले ल्याउनु पर्छ भन्ने कुरामा Nepal red cross cross society Chitwan चाहिँ सहमत पनि भएको त्यसलाई केही पहलहरू पनि गरेको छ र रगतको हकमा चाहिँ तपाईँको जुन चितवनको क्षमताभन्दा बढी हस्पिटल विकास भएको छ यत्रो दुई दुईवटा मेडिकल कलेज एउटा प्राइभेट हस्पिटल चितवनमै ल्याउनु पर्छ भने छैन नि छ बाहिर त छिमेकी जिल्लाहरू लान सक्छौँ अब यहाँ चाहिँ आठ दसवटा जिल्लाको चाहिँ बिरामीहरू चितवनमा चाहिँ उपचार गर्न आउने नेपालभरिको बिरामीहरू क्यान्सर रोगीको लागि नेपालमा चितवनमा ती बिरामीहरूलाई रगत दिनुपर्छ भन्ने विषयमा चितवनको जनताले आजसम्म साथ दिएको छ तपाईँ एउटा कुरा म गर्वका साथ भनौँ यहाँलाई नेपालमा चारवटा क्षेत्रीय रक्त सञ्चार केन्द्र छ तिनवटा क्षेत्रीय रक्त सञ्चार केन्द्रको टोटल ब्लड कलेक्सन जो चितवनको रमेशजी अब यो यहाँले कुरा उठाउनु भएको थियो रक्तदान गर्दाखेरि केही हुँदैन भनेर त अझै पनि केही व्यक्तिमा त्यस्ता छन् जुन रक्तदान गर्दा केही भइन्छ कि भन्ने त्यो पनि सोच छ कि हो त्यही त मैले भने तपाईँको कुरा कहाँनिर हो भन्दाखेरि रक्तदान गर्दा केही हुँदैन भनेर यस्ता यो चाहिँ तपाईँको हेल्थ इन्स्टिट्युटका प्रमुखहरूले जुन हस्पिटलहरू छ नर्सिङ होमहरू छ मेडिकल कलेजहरू छ उहाँहरूको पनि दायित्व हो नि त्यही रगत ल्याएर उहाँहरू चाहिँ अपरेसन हामी कुराकानी गर्दै थियौँ र क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरका वरिष्ठ अधिकृत कान्त पौडेलसँग हामीले कुराकानी गरिरहेका थियौँ चितवनमा भइरहेको रगतको अभाव र यसलाई पूर्ति गर्नका लागि गर्नुपर्ने प्रयासका विषयमा र उहाँले भन्दै हुन्थ्यो राज्यले पनि एउटा ठोस नीति ल्याउनुपर्छ राज्यले पनि चेतना अभिवृद्धि गर्नका लागि सहयोग गर्नुपर्छ भन्ने जस्ता उहाँको भनाइ थियो हामी फेरि पनि पुनः प्रयासमा रहेका छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ तपाईँ स्वास्थ्य सरकार सुनिरहनु भएको छ हामी लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर पनि रहेका छौँ र उहाँसँगको सम्पर्क को प्रयास हुन सकेको छैन र सम्पर्क हुन सकेको छैन हामीले कुराकानी गऱ्यौँ क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरका वरिष्ठ अधिकृत रमेश कान्त पौडेलसँग चितवनमा भइराखेको रगतको अभाव र यसलाई अब माग अनुसार पूर्ति गर्नका लागि के गर्न सकेला यो विषयमा हामीले कुराकानी गऱ्यौँ यो कुराकानीसँगै आजको लागि भने स्वास्थ्य सरकारको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ चितवनमा देखिएको रगतको अभावलाई पूर्ति गर्नका लागि सम्पूर्ण रक्तदाता महानुभावहरूलाई पनि हामी अनुरोध गर्छौँ कार्यक्रमबाट प्राविधिक मित्र हरिजनसँगै ध्रुवराज छुट्टिन्छु नमस्कार अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe center fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ झाडा पखाला रोगबाट बस्ने उपायहरू साबुन पानीले सफासँग हात धुनु पर्दछ शौचालयमा मात्र दिसा पिसाब गर्नु पर्दछ साग सब्जी पकाउनु भन्दा अगाडि राम्ररी पखाल्नु पर्दछ साथै काँचै खाइने फलफुल साग सब्जी राम्रोसँग पखालेर मात्रै खानु पर्दछ सधैँ सफा र ताजा खाना मात्रै खानु पर्दछ बासी तथा सडे गलेका खाना खानु हुँदैन खाना खानु अघि तथा शौचालय गएर आएपछि सफासँग साबुन पानीले मिची मिची हात धुनु पर्दछ शुद्ध पानी पानी मात्रै पिउनु पर्दछ सरुवा रोगबाट आफू पनि बचाउ अरूलाई पनि बचाउ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला जनस्वास्थ्य कार्यालय चितवन अर्पण टाइम चेन्ज अहिले बिहानको आठ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर आयुर्वेद मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौँ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेसपा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnanagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस वाउ आज पनि नयाँ कपडामा झुक्कियो न मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry सर्भिसमा नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार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 सुन्नुहोस् सुन्नुहोस् पेट मिची मिची हाउसफुल कमेडी सो बुधबार बेलुकी आठ बजे बिहिबार बिहान छ बजे र शुक्रबार मध्याह बाह्र बजे रेडियो अडियोमा हाउसफुल कमेडी सो कस्तो फुल दियौ तिमीले पातै नभएको कस्तो फुल दियौ तिमीले पातै नभएको कस्तो मुस्कान दियौ तिमीले दाँतै नभएको कस्तो फुल दियौ तिमीले पातै नभएको कस्तो कस्तो कस्तो कस्तो कस्तो कस्तो त्यसपछि के थियो ला कविता बिर्से आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू हाउसफुल कमेडी सोमा स्वागत छ आज पनि हाउसफुल कमेडी सोको एउटा ब्रान्ड न्यू एपिसोडमा म हाउसफुल कमेडी सोको सो मास्टर कुमार उपस्थित भइसकेको छु आशय व्यङ्ग्य धमाकेदार डान्स आज पनि हाउसफुल कमेडी सोमा रहनेछ लक्ष्मी स्टुल सँगसँगै हाउसफुल कमेडी सोको यो यात्रालाई अगाडि बढाउने क्रममा आज प्रस्तुति दिने कलाकार साथीहरूको नाम म यहाँ लिन चाहन्छु आजको हाउसफुल कमेडी सोमा हुनुहुन्छ मनोज गजुरेल शहीद कपूर सोनाक्षी सिन्हा केशव राजा निश्चल दीपिका पादुकोण शाहरुख खान राजा राजेंद्र पोखरेल यमराज अजय देवगन र आशीन अहिले नाम उच्चारण गर्दा त यति धेरै ताली छ अब उहाँहरूको प्रस्तुति हेरिसकेपछि तपाईँहरूको तालीको रेन्ज कहाँ पुग्ला भन्ने कुरो मेरो दिमागमा खेलिराखेको छ दाजुभाइ तथा दिदीबहिनीहरू हाउसफुल कमेडी सोमा राखौँ आजको पहिलो प्रस्तुति पहिलो प्रस्तुति दिनको लागि म स्टेजमा निम्त्याउन चाहन्छु हास्य व्यङ्ग्य कलाकार स्ट्यान्डअप कमेडियन हजुर आउँदै हुनुहुन्छ मनोज गजुरेल जोरदार ताली म भए चाहिँ सुपर हिट बनाउने गोराहरूमा यहाँ यो यहाँ मलाई तपाईँले जागिर दिने हो भने अङ्ग्रेजीमा दोहोरी गाइदिनु नजाउ पर आउ तिम्रो म मेरो त सुन्नुभएको छ है म अङ्ग्रेजीमा गएर कि प्रभावित पार्थेँ उहाँलाई डन्को तियर कम यार नियार योर्को आइछु आइपो त हुकिजेर सिसिने वाटरमा पोलिटिक्स भन्या चल्दछ लटर पटर अब विभिन्न चिज अङ्ग्रेजीमा गाउनु हो भने होइन उहाँहरूलाई प्रभाव पार्न सकिन्छ एउटा बडो गजब चिज छ तपाईँले यहाँका जो जो नेपाली ओरिजिन नभएका अरू मान्छेले पनि भन्नुहोस् हाम्रो लोकगीत भनेको सुन्ने मात्र हेर्ने त हेर्नुहोस् यो लोकगीत भनेको ट्रिटमेन्ट रहेछ कता कता रोग निको पार्छ अहिले साँच्ची कुरो होइन जस्तो तपाईँ यति व्यस्त हुनुहुन्छ निद्रा लागेर हैरान भोलि बिहान काममा जानुपर्ने निद्रा भयङ्कर लाग्यो भने केही गर्नु हामी पानी छ्याप्नु पर्दैन खुर्सानी दल्नु पर्दैन टुप्पी बाँध्नु पर्दैन निद्रा बढी लाग्यो भने एउटा गीत गाइदिनु निद्रा हामी लाग्छ एकदम झाडको निद्रा लाग्न थाल्यो भने सुदूर पूर्वमा हाम्रो खेमराज गुरुमा गीत गाउन थाल्नु वरि जमुना सुरु गर्नु निद्रा लाग्यो भने यस्ता निद्रा कहाँ त्यस्तो पावर छ हाम्रो लोकगीतमा अब तपाईँले जाडो भयो चिसो लाग्यो घाँटी पुरै सुक्यो तपाईँको स्वर हाम्रो नेपालको एकजना नेता रामचन्द्र पौडेलको जस्तो भयो यस्तो छ क्या उहाँको तपाईँ चिसो लाग्यो भने त हामी के गर्छौँ टिकोड खान्छौँ अन्त डक्टरका तातो पानीले पुला गर्छौँ केही गर्नु पर्दैन एउटा लोकगीत छ त्यो गीत गाउनु त्यो चिसो आफै यसका अघि निद्रा भगाउन सुदूर पूर्वको गाइयो नि यो स्वर सफा गर्न चाहिँ मध्यमाञ्चलतिर हाम्रो गाइने दाजुको गीत गाउने सानै कस्तो पुगेर बस्यौली यही लाग्छ पिरैलो तातो पनि चाहिँदैन उसले पनि चाहिँदैन त्यस्तो पावरफुल अब बेलायतको बसाइ पुवा खाइन्छ कहिले काहीँ बिहान ह्याङ भएर होइन अब ह्याङ पनि केही फेरि अर्को केही थप्ने होइन कोमल लोकी ल्याउने दुई पेज पनि तिनवटा झर्का सटे जान्छ त्यस्तो अब तपाईँलाई निन्द्रा बच्चालाई निन्द्रा लागेन बच्चालाई बच्चा ननिदाएर हैरान बच्चालाई काखमा राख्नुहोस् डक्टरले लानु पर्दैन फेरि काखमा राख्नुहोस् एउटा गीत गाइदिनुहोस् सुदूर पछिको देउडा गाउनुहोस् है निन्द्रा लाउनुहोस् काखमा राख्नुहोस् अनि देउडा गाउनु थाल्नुहोस् तम्रै पैका हाम्रै पैका बैतडी काडम देउधोरा डोटी हेन्या गण्डम गोन्डम लन्डम नन्दम त्यो देउरा यति लामो हुँदो रहेछ जित्न सक्थ्यो अघि बच्चा भरभर भनेको छ त्यसरी हाम्रो लोकगीतमा त्यो पावर छ आफ्नो लोकगीतको सम्मान आफै गर्नुपर्छ मैले ताली बजाउनु कहिले पनि भन्दिनँ गीतको यति धेरै चर्चा गीतलाई यो विभिन्न कोणबाट हेर्ने तपाईँको यो दृष्टि मलाई साह्रै मन पर्यो धेरै धेरै धन्यवाद मनोज दाई आफ्नो स्थानमा गएर बसिदिनु होला ladies and gentleman housefull comedy सोमा प्रस्तुति धमाकेदार डान्सको र धमाकेदार डान्स प्रस्तुत गर्नको लागि बलिउड कलाकार साथीहरूलाई स्टेजमा म बोलाउन चाहन्छु आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ शहीद कपुर सोनाक्षी सिन्न भन्दै हुनुहुन्छ गन्दी बात जोरदार ताली हाउसफुल कमेडी सो सुन्नुहोस् सुन्नुहोस् पेट मिची मिची हाउसफुल कमेडी सो बुधबार बेलुकी आठ बजे बिहिबार बिहान छ बजे र शुक्रबार मध्याह बाह्र बजे रेडियो अडियोमा housefull comedy show Ladies and gentlemen, beautiful women in housefull comedy सोमा धमाकेदार डान्सहरू र साथमा कमेडी खुराकहरू अझै पनि बाँकी नै छन् हाउसफुल कमेडी सोको कोअर्डिनेटर साथी मानबहादुरजीले अर्को कलाकार साथीलाई बोलाउनको लागि आग्रह गरिसक्नु भएको छ त्यसैले म समय खर्च नगरिकन अर्को कलाकार साथीलाई स्टेजमा बोलाउन चाहन्छु पण्डितजीलाई बोलाउन चाहन्छु पण्डितजी भन्ने बित्तिकै तपाईँको दिमागमा आइसक्यो होला हजुर हाम्रो युवा व्यङ्ग्य लेखक कवि पण्डितजी केशव आचार्य निश्चल आज कुन पुराण हो केशवजी तपाईँ आफै आएर भन्नुहोस् म भन्दिनँ जोरदार अलि मेरो पुराण रहेको छ थ थाहा छ तेह्रथुम थाकखोलाको थुङ्कावासी थकाली र थाक्सेहरू थाकखोलाको भल ठाउँ ठाउँमा थुन्दै थुन्दै तेह्रथुमबाट थोत्रो थाङ्का थुपारेको थोत्रो थुन्सित बोकेर थानकोट हुँदै थापाथली आउँदा थाक्नुसम्म थाकेछन् थाक्दा थाक्दै थल परेका थकाली र थाक्सेहरू थापाथलीका थैकाजी थम्बाजो थापाको थलोमा पुगेर थामिए थुक्क थुक्दै बस्दा थाकेर थलथल परेका थाक्सेहरू फुलका थुङ्गाको पत्र थुत्त थुत्त थुत्दै थुतुनु फर्काएर थाम्ने र थोरै थामिँदा थाक्सेहरूलाई थम्बहादुर थोकरले थापाथलीमा थापा थारू थरुनी थिङ थोकर थामीहरूकै अगाडि थर्काउनुसम्म थर्काएछ थोकरले थर्काएपछि थरथर हुँदै थाक्सेहरू थोत्रो दाँतबाट थुक्क थुक्क थुक्दै थुन्सेको थाङ्गा थुपारेको ठाउँमा थुचुक्कै थचारे थकालीहरू त झन् थारो गाईको थुन जस्तै चाउरिएर थापाको थलोमा थामुनि थामिएर थ्याच्च थचारिए थाकेका थाक्सेहरूले थुकेर भन्दैमा थर्काउनु हुन्छ त थर्काउनु नि थोरै थर्काएर ठोकरले थर्काएपछि थापा थालीका अरू थाङ्नेहरू थालको खाना थाले समेत थाम्नेर थुपुक्क थुपारेर थपडी बजाउँदै थाक्से र थकालीहरूलाई थुक्क थुक्क थुक्दै थिए थाक्सेहरूले थाङ्का बेच्ने ठाउँ नि थाहा थिएन अरे थापा थालीका थोकरहरूले थाहा दिन्छन् कि भन्ठान्थे थाक्सेहरू थोकरहरूले त उल्टै थर्काइदिएछन् थुक्क थापा थालीको थापा थोकर थाक्से र थकालीहरूको थोत्रा कुरा मलाई थाहै थिएन थोकबहादुर थारू र थरेन्द्र थामीले थाहा दिएपछि बल्ल थाहा पाउन थालेछु ठुइक्क थाहा त यो पनि थियो कि थुप्रै स्थानका थकाली थारू थाक्से थामी थापा थिङ र थोकरहरूको थलो नेपालमै थियो भनेर थरै नमिले नि थाकेका थाक्से र थकालीहरूले त्यसरी थरथर थर्किने गरी थचक्क थामुन्ने थचारिने गरी थर्काउनु नै हुन् थर्काउनु हुन्न थियो नि थोत्राहरू धन्यवाद अब छोत्राहरू हुन् कि नयाँहरू हुन् त्यो त थाहा भएन अब नपुरान भइदिएपछि नयाँहरू हुन्थ्यो होला थपुरान भएर थोत्राहरू भए होला <laughs> यसरी अनुमान गरेँ मैले केशवजी तपाईँलाई यो मिठो पुराणको लागि धेरै धेरै धन्यवाद तर एउटा गल्ती मैले के गरेँ भनेदेखि तपाईँले यो पुराण भनिरहँदाखेरि त्यो जुन पुराण हो त्यो अक्षर कतिचोटि उच्चारण गर्नुहुन्छ भनेर मैले धेरैचोटि चाहिँ गर्ने प्रयास गरेँ प्रयास गरेँ भन्दाखेरि पनि गन्छु जस्तो लाग्छ तर जब तपाईँ स्टेजमा आउनुहुन्छ म सबै कुरो बिर्सिन्छु अनि जाने बेला चाहिँ अनि याद आउँछ ए ला यो आज पनि अक्षर गन्छु भनेको बिर्सिन्छु तर एक दिन एक दिन गर्ने नै छु केशवजी धेरै धेरै धन्यवाद तपाईँलाई अर्को प्रस्तुति म हाउसफुल कमिटी सोमा प्रस्तुत गर्न चाहन्छु शाहरुख खान र दिपिका पादुकोणको डान्स कस्तो डान्स भन्दाखेरि लुङ्गे डान्स जोरदार त खान यो यो हनी सिंह मुझो को थोड़ा राउंड घुमा के अन्ना के जैसा चश्मा लगा के कोकोनट में लस्सी मिला के आ जाओ सारे मूड बना के मुझो को थोड़ा राउंड घुमा के अन्ना के जैसा चश्मा लगा के कोकोनट में लस्सी मिला के आ जाओ सारे मूड बना के और रजनी हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज दाई नमस्कार नमस्कार वा दाई घर त बब्बाल बनाउँदै हुनुहुँदो रहेछ नि अब तपाईँ पनि जानुपर्छ जानुपर्छ रे कहाँ किन आतिनु भयो दाइ अन्त कहाँ हुनु हुइ त हो नि जयश्री हरिहर हार्डवेयर सप्लाई स्टोर्समा जानुपर्छ पो भनेको त हामी कहाँ टोयलेट बाथरुमका सम्पूर्ण सामान रङ रोगन कब्जा काठी छिस्किनी टाइल सिसा प्लाइ साथमा सम्पूर्ण हार्डवेयर तथा निर्माण सम्बन्धी सामानहरू सुफद मूल्यमा पाइन्छ एसियन पेन्ट्सको आधिकारिक विक्रेता जयश्री हरिहर हार्डवेयर सिसा प्लाइ स्टोर्स रत्नगर आठ नगरपालिका कार्यालय अगाडि proprietor Ramu Paudel phone number शून्य छप्पन्न पाँच एकसठी दुई सय बाह्र र मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी आठ सय बाह्र हार्दिक बधाई कुमरोज सात निवासी श्री कृष्ण शर्मा पौडेलज्यूले मार्सल इम्पोरियमबाट हिरो कम्पनीको मोटरसाइकल खरिद गर्दा साप्ताहिक लकी ड्र मार्फत नगद एक लाख रुपियाँ उपहार स्वरूप प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ हिरो कम्पनीको मोटरसाइकलको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास सत्य नौ उनान्सय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ उनान्सय साथी आज पनि बाइक डोर्याउँदै के गर्नु त यो बाइक नै यस्तै छ आफ्नो त दैनिकी बनिसक्यो बाइक डोर्याउने लपक अबदेखि तैँले यो बाइक डोर्याउनु पर्दैन राणाभाट मोटरसाइकल वर्कसपको भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँ ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ सम्पर्क राणाभाट मोटरसाइकल वर्कसप रत्नगर सात कृष्ण मन्दिर चोक प्रोपाइटर सरस्वती राणाभाट मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय उना पचास फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय चौवन्न किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putty cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर काशीनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस हाउसफुल कमेडी सो सुन्नुहोस् सुन्नुहोस् पेट मिची मिची हाउसफुल कमेडी सो बुधबार बेलुकी आठ बजे बिहिबार बिहान छ बजे र शुक्रबार मध्याह बाह्र बजे रेडियो अडियोमा हाउसफुल कमेडी सो हाउसफुल कमेडीसोको यो यात्रामा छौँ हामी लेडिज एन्ड जेन्टलम्यान तपाईँहरूको जोरदार ताली र हुटिङले मलाई अझै मिठो मिठो बोल्न हौसला पुगिरहेको छ भनेर के गर्नु आज मलाई त्यति मिठो मिठो शब्दै प्रयोग गर्न आइरहेको छैन कोअर्डिनेटर साथी मानबहादुरजीको दबाब पनि उत्तिकै छ छिटो कलाकार साथीहरूलाई बोलाऊ छिटो उता पठाऊ यो गर ऊ गर धेरै नबोल यस्तै यस्तै यस्तै अब अर्को प्रस्तुति अर्को प्रस्तुतिको लागि म स्टेजमा निम्त्याउन चाहन्छु युवा व्यङ्ग्य कलाकार प्यारोडी गायक हजुर आउँदै हुनुहुन्छ राजा राजेन्द्र पोखरेल प्यारोडी गीत लिएर स्वागत गरौँ बत्ती निवारा बत्ती निवारा बत्ती निवारा खाउबत्ती निवार पढबत्ती निवार सुतबत्ती निवार खाउबत्ती निवार पढबत्ती निवार सुतबत्ती निवार पढ्छौ भने पढ छोरा दिउँसोभरि पढ पढ्छौ भने पढ छोरा दिउँसोभरि पढ राति पढ्छु भन्छौ भने लाइन छैन सुत बत्ती निवार बत्ती निवार बत्ती निवार लाउँछौ भने लाउ छोरा खुम्चे पाइन्ट लाउ लाउँछौ भने लाउ छोरा खुम्चे पाइन्ट लाउ आइरन गर्छु भन्छौ भने लाइन छैन जाऊ बत्ती निभाएर बत्ती निभाएर बत्ती निभाएर बत्ती निभाएरै हो राजा राजेन्द्रजी बत्ती निभाएरै हो त म भन्दैछु तर <laughs> राजा राजेन्द्रजी सुनिहाल्नुभयो आउनुहोस् अब फर्केर मैले के भन्नु अब यत्रो वान्स चढाएर चाहनु चाहनु शान्त शान्त शान्त बसिदिनु होला तपाईँहरूको वान्स मोरलाई मध्यनजर गर्दै फेरि पनि म स्टेजमा हाँसी व्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेललाई नै निम्त्याउन चाहन्छु राजा राजेन्द्रजी भन्दै हुनुहुन्छ अर्को प्यारोटी गीत छैन केही छैन राजा राजेन्द्रजी त्यही प्यारोटी गीतलाई फेरि दोहोऱ्याउनुहोस् हाम्रा दर्शकको वान्स मोरको यो इच्छालाई पुरा गरिदिनुहोस् लेडिज एन्ड जेन्टलमेन जोरदार ताली बत्ती निवारा बत्ती निवारा बत्ती निवारा खाउ बत्ती निवारा पढ बत्ती निवारा सुत बत्ती निवारा खाउ बत्ती निवारा पढ बत्ती निवारा सुत बत्ती निवारा पढ्छौ भने पढ छोरा दिउँसोभरि पढ पढ्छौ भने पढ छोरा दिउँसोभरि पढ राति पढ्छु भन्छौ भने लाइन छैन सुत बत्ती निवारा बत्ती निवारा भत्ती निभाएर लाउँछौ भने लाउ छोरा खुम्चे पाइन्ट लाऊ लाउँछौ भने लाउ छोरा खुम्चे पाइन्ट लाऊ आइरन गर्छु भन्छौ भने लाइन छैन जाऊ भत्ती निभाएर भत्ती निभाएर भत्ती निभाएर धेरै धेरै धन्यवाद राजा राजेन्द्रजी बत्ती निभाएर हामीले सबै काम गर्नुपर्ने भएको छ किनकि लोड सेडिङको देशमा बत्ती बालेर त के नै गर्न भ्याइन्छ र अबको अर्को प्रस्तुति अब भने एउटा गीत प्रस्तुत गर्न जाँदैछौँ हामी र गीत गाउनुको लागि यो हाउसफुल कमिटीसको यो मञ्चमा आउँदै हुनुहुन्छ एकजना त्यस्ता सुमधुर आवाजका धनी गायक मेलोडी गीतमा उहाँ उहाँका मेलोडी गीतहरू हामीले धेरै सुन्यौँ बादलोको घुम्टोले इलाम बजार छोपिँदा निष्ठुरीले छाडेर गइहाली मन रहे माया प्रीति आदि इत्यादि इत्यादि तर हाउसफुल कमेडी सोमा यस्तो सिरियस गीत कसरी आउँ प्रस्तुत गर्न लाग्यो होला आज उहाँले सिरियस गीत प्रस्तुत गर्नुहुन्न उहाँले पनि कमेडी गीत नै प्रस्तुत गर्छु भन्नुभएको छ अब कस्तो कमेडी गीत हो त्यो त उहाँकै मुखबाट सुन्नेछौँ अहिलेको लागि भने हाउसफुल कमेडी सोको यो स्टेजमा जोरदार तालीले स्वागत गरौँ गायक यम बरालाई राखे जुत्ता हेरे टाइम मिलाए अहम गरी सुर मिलाए गए मत त पिरती लाउन टक्क मैले गाडी रोके जुत्ता हेरे टाइम मिलाए अहम गरी सुर मिलाए गए मत त पिरती लाउन काठमाडौँमा डिस्को गइयो पिरतीमा चोकर भइयो काठमाडौँमा डिस्को गइयो मा चोकर भइयो एउटी मैया भेटेँ मैले राम्री उनलाई देखेँ मैले कुराकानी अघि चल्यो मेरो मनमा आगो बल्यो एउटी मैया भेटे मैले राम्री उनलाई देखे मैले कुराकानी अघि चल्यो मेरो मनमा आगो बल्यो काठमाडौँमा डिस्को गइयो बिरतीमा चोकर भइयो काठमाडौँमा डिस्को गइयो शुक्र भाइयों मेलामा सपिङ गरी दस हजार छप फाले घरबाट ल्याएको खर्च कोची भयो मेरो खाली न्युरोडमा सपिङ गरी दस हजार छप फाले घरबाट ल्याएको खर्च कोची भयो मेरो खाली काठमाडौँमा डिस्को गइयो बिरतीमा चोकर भइयो काठमाडौँमा डिस्को गइयो तिमा चोकर भइयो आजदेखि उनले पनि अर्को ठिठो खोज्न थाले छेउ खाए पो भ्याउ पाउँछ सधैँ भन्थे मेरो पाले आजदेखि उनले पनि अर्को ठिठो खोज्न थाले च्याउ खाए पो भ्याउ पाउँछ सधैँ भन्थे मेरो पाले काठमाडौँमा डिस्को गइयो बिरतीमा चोकर भइयो काठमाडौँमा डिस्को गइयो बिरतीमा चोकर भइयो हाउसफुल कमेडी सो! सुन्नुहोस् सुन्नुहोस् पेट मिची मिची housefull comedy show full comedy show बुधबार बेलुकी हाउसफुल कमेडी सो कुरो भनेको जति लम्ब्यायो उति लम्बिने गर्छ त्यसैले त बुढापाका भन्ने गर्छन् कुरो र कुलो जता लग्यो त्यतै जान्छ कुरो र कुलो जता लग्यो त्यतै जान्छन् कुरो र कुलो जता लग्यो त्यतै जान्छन् त्यस पछाडि के थियो यो पनि बिर्सेँ हेत धेरै अघिको कविता पनि बिर्सेँ यो पनि बिर्सेँ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू हाउसफुल कमेडी सोमा तपाईँहरू हुनुहुन्छ र मनोजी होइन मानबहादुरजी माफ गर्नु होला कोअर्डिनेटर साथीको नाम पनि सधैँ मनोजीले सेड्युल बनाउनु हुन्थ्यो आज मानबहादुरजी आएर सेड्युल बनाउनु भएको छ उहाँकै निर्देशन अनुसार चल्दाखेरि अर्को प्रस्तुतिको लागि म निम्त्याउन चाहन्छु <laughs> हजुर मसँग छ यहाँ नाम छ मानबहादुरजी भन्ने हुन्छ अघिकै कलाकारलाई बोलाउनुपर्छ भन्दै हुनुहुन्छ हजुर अघि पण्डितजीले पुराण सुनाएर जानुभयो अब कविता सुनाउनु हुनेछ भन्दै हुनुहुन्छ अब कविताको शीर्षक कविताको शीर्षक के हो यहाँ लेखिदिने लेख्दिनु यो सेड्युलमा पर्छ नि मानबहादुरजी कविताको शीर्षक के हो भनेर कविताको शीर्षक के हो केशवजीलाई सोध्नु न हजुर साढे सात दशा ल ल ल केशवराज अरियालजीले प्रस्तुत गर्दै हुनुहुन्छ कविता कविताको शीर्षक रहेको छ साढे सात दशा लेडिज एन्ड जेन्टलम्यान जोरदार तलले स्वागत गरौँ केशवराज अरियाल निश्चललाई मेरो कविताको शीर्षक रहेको छ साढे साती दशा देशमा यस्तो बेहाल छ होइन सरकार तिम्रो के चाल छ देशमा यस्तो बेहाल छ होइन सरकार तिम्रो के चाल छ दस प्रतिशत तलब बढ्छ शत प्रतिशत भाउ मौका यही हो कमाऊ सरकार कमाऊ यता गयो मिटिङ भन्यो उता गयो मिटिङ यता गयो मिटिङ भन्यो उता गयो मिटिङ मिटिङ भन्दा ठुलो रहेछ जलपानको इटिङ गाई मारेर गदा पोस्ने यो कस्तो राजनीति त्यसै लाग्या हो र देशमा दशा साढे साती महँगी बढेको बढै छ महँगी बढेको बढै छ भाउ उकालो चढेको चढै छ इकोनोमिक्स म्यानेजमेन्ट पढेको पढै छ गरिबहरू तलतिर लडेको लडै छ अनि कसरी बाँच्नु गरिबले भो अब कसैले नबनाऊ चर्पी भो अब कसैले नबनाऊ चर्पी किनकि महँगी बढेको बढै छ आँखा छोपी ल्याएको कालले महँगीमा फसाएको आँखा छोपी ल्याएको कालले महँगीमा फसाएको जाउँ ज्योतिषकोमा हात देखाउन साढे साती दशाको आयो एउटा निम्तो लगन बिहेको आयो निम्तो एउटा लगन बिहेको बिहेको निम्तोमा उसलाई नि दिएको सित्तैमा खाना पाए को जाँदैन सासुदेखि सालीसम्म कसले लाँदैन यो खायो त्यो पियो सारा घिच्यो मार्दै साउती साउती यो खायो त्यो पियो सारा घिच्यो मार्दै साउती साउती भोलिपल्टदेखि बिचरालाई लाग्यो छेराउटी दुई दुई मिनटमा कट्टु तान्दै पुग्थ्यो टट्टीमा दुई दुई मिनटमा कट्टु तान्दै पुग्थ्यो टट्टीमा इजार तान्दा फुस्किन्थ्यो आची कट्टुमा साढे साथी दशा लाग्न कसले खुवाएको साढे साथी दशा लाग्न कसले खुवाएको हैजा भएछ झन्नाइले कालले कुदाको भित्र भित्रै नलुट्नुहोस् जप्दै राम राम भित्र भित्रै नलुट्नुहोस् जप्दै राम राम दशा लागेर यात्रा होला तपाईँको परमधाम हस्त धन्यवाद साढे साथी दशा साँच्ची दशा लागेपछि उ गर्नुहुन्छ साढे सातको दशा मात्रै किन लाग्छ त्यो चाहिँ थाहा छैन साढे आठको किन लाग्दैन साढे छको किन लाग्दैन साढे नौको किन लाग्दैन ठ्याक्कै साढे सातकै दशा लाग्छ त्यो किन हो मलाई थाहा छैन केशवजी धन्यवाद तपाईँलाई तपाईँको कविता पनि यो साढे सात नै किन हुन्छ भनेर चाहिँ खुलाइएको छैन र खुलाउनुपर्छ भन्ने पनि त छैन नि मैले एउटा कुरोमा कुरो निस्किँदाखेरि गरेको मात्रै अबको लागि अर्को प्रस्तुति अजय देवगन र असिनको धमाकेदार डान्स चलाउन नयनसे बाँडरे जोरदार तल्ले स्वागत गरौँ चलाओ ना नैणों से बाण रे जान ले लो ना जान रे जान ले लो ना जान रे से बाण रे चलाओ ना नैणों से बाण रे जान ले लो ना जान रे जान ले लो ना जान रे कहीं निकल न जाए कहीं निकल न जाए कहीं निकल न जाए कहीं निकल न जाए हमरी बॉडी से हमरी बॉडी से हमरी बॉडी से प्राण रे हमरी बॉडी से प्राण रे चलाओ ना नैनो से बाण रे चलाओ ना नैनो से बाण रे जान ले लो ना जान रे हमरा भूतों में हमरा भूतों में नाम रे हमरा भूतों में नाम रे चलाओ ना नैनों से बाण रे जान ले लो ना जान रे बॉडी से हमरी बॉडी से हमरी बॉडी से प्राण रे हमरी बॉडी से प्राण रे चलाओ ना नैणों से बाण रे चलाओ ना नैणों से बाण रे जान ले लो ना जान रे जिंदगी चार दिन की मेरे हम सफर कहीं निकल न जाए कहीं निकल न जाए कहीं निकल न जाए कहीं निकल न जाए हमारी बॉडी से हमारी बॉडी से हमारी बॉडी से प्राण रे हमारी बॉडी से प्राण रे जलाओ ना नैणों से बाण रे जलाओ ना नैणों से बाण रे जान ले लो ना जान रे जान ले लो ना जान रे शामिल ना हो शामिल ना हो शामिल ना हो शामिल ना हो हम रबूतों में हम रबूतों में हम रबूतों में नाम रे हमरा भूतों में नाम रे चलाओ ना नैनों से बाण रे जान ले लो ना जान रे अर्पण एक से चार थोपलो पांच मेगा हर्ट तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ जोडी तथा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्यातिप्राप्त वरिष्ठ मोटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विज्ञान तथा व्यवस्थापन संकाय अध्ययनका लागि चितवन जिल्लाकै उत्कृष्ट गन्तव्य एस न्यू क्यापिटल कलेजमा कक्षा एघारमा pure science science with computer science तथा व्यवस्थापन संकायको लागि भर्ना फारम वितरण भइरहेको जानकारी गराइन्छ साथै यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट तथा ट्राभल एन्ड टुरिज्म विषयहरू पनि अध्यापन गराइने तथा विद्यार्थीको सुविधाको लागि थप यातायात र होस्टेलको समेत व्यवस्था गरिएको छ विज्ञान संकाय तर्फको प्रवेश परीक्षा यही असार नौ गते बिहान सात बजे तथा व्यवस्थापन संकाय तर्फको प्रवेश परीक्षा यही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 मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ मत्स्य विकास केन्द्र भण्डारा चितुवनको सन्देश माछा पालनको लागि प्रचुर सम्भावना रहेको चितौन लगायत आसपासका जिल्लाहरूमा पानीको सुविधा भएको हुँदा खाली जमिनमा पोखरी निर्माण गरी माछा पालन गरौँ आय आर्जनमा वृद्धि गरौँ चितवन लगायत आसपासका जिल्लाहरूमा माछा पालनका लागि विभिन्न प्रविधिहरू उपयुक्त देखिन्छ माछा पालनबाट कयौँ गुणा फाइदा लिनको लागि विभिन्न जातका भुराहरू मिलाई प्रति कट्ठा पाँच सय भुरा पोखरीमा राख्ने गरौँ प्राविधिकहरूको सल्लाह र नर्सरी पोखरीको व्यवस्था व्यवस्था गरी बोडी भन्दा ठुलो साइजका भुरा नर्सरी पोखरीबाट उत्पादन गरी पोखरीमा छान्ने गरौँ माछालाई प्राकृतिक आहार उत्पादनको लागि पोखरीमा गोबर मल र रासायनिक मल आवश्यकता हुने हुँदा प्रति कट्ठा गोबर मल दस केजी डिएपी पाँच सय ग्राम र युरिया सात सय ग्राम पन्ध्र पन्ध्र दिनको फरकमा राख्ने गरौँ माछालाई छिटो बढाउन मल खादको अतिरिक्त दानाको आवश्यकता हुन्छ त्यसैले स्थानीय स्तरकै ढुटो र पिना बराबर मात्रामा मिलाई माछाको तौलको पाँचदेखि दस प्रतिशत दाना दिने गरौँ घाँस खाने ग्रास साप जातको माछालाई पोखरीको डिलमा पाराग्रास नै पेट जातको घाँस लगाई नियमित खुवाउने गरौँ माछाको वृद्धि गर्मीयामा बढी हुने हुँदा फागुन चैत्र भित्र नै पोखरीमा भुरा राख्ने गरौँ मत्स्य विकास केन्द्र भण्डारा चितवन फोन शून्य छपन्न पाँच पचास शून्य पचासी अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियारा टिकजाम रेमन लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring center Khaireni चार पर्सा नेपाल बैङ्क भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी एक सय उनाचालिस जाऊ है रत्ननगरची मनोरञ्जन केन्द्र मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन विपणन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा अनि सर टाढैको साइज जस्तो छ नि ए इन्जिनियर साहब पो घरको फिनिसिङ हुँदैछ यता अलि भने जस्तो मार्बल टाइल्स र सेनेटरी आइटमहरू पाइन्न कि भनेर म त काठमाडौँतिर जान लागेको जीवनमा एकपटक बनाउने घरमा खै के कम्प्रोमाइज गर्नु ब्रान्डेड सामान राखौँ भनेर कुन दुनियाँमा हुनुहुन्छ सर हाम्रै हाकिमचोकको भरतपुर मिनी मार्केट अगाडि मुख्य कार्यालय रहेको पूजा इन्टरप्राइजेसमा तपाईँले खोजे जस्तै branded marble granites marble granite tiles Rangoli सेनेटरिजका सामानहरू ब्रान्डेड कम्बोर्ड प्यानहरूका साथै जिप्सन झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामका लागि मिस्त्रीको सुविधा साथै सुहाउँदो दर रेटमा पुरै घर डेकोरेसनको जिम्मा समेत लिइन्छ आउनुहोस् सँगै बसी छलफल गरौँ तपाईँले खोजे जस्तै विभिन्न डिजाइनका सामानहरू सुपथ मूल्यमा हामी हामी उपलब्ध गराउँछौ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिगामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि राम प्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe center fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अब आकर्षक घडेरीका लागि Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्कालीकोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली रेली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनपचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार सय एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न अर्पण टाइम चेन्ज अहिले बिहानको नौ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घन्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा अनुसार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा बस्तीवादु विद्रोही विरूद्ध सैन्य अभियान शुरू र विश्वकप फुटबलमा अर्जेन्टिनाद्वारा बोस्निया दुई एक गोलले पराजित फ्रान्स र स्विजरल्याण्डलाई पहिलो सफलता श्रीलंका विरूद्ध पहिलो टेस्ट म्याचको चौथो दिनको खेलमा इङ्ल्याण्ड तीन सय उनानब्बे रनले अगाडि सिद्धार्थ रेफ्रिजरेसनमा सिजी एयर कन्डिसन न्यू धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य परीक्षणका लागि आज अमेरिका जाँदै हुनुहुन्छ प्रधानमन्त्री कोइराला निजी चिकित्सक प्राध्यापक डाक्टर कवीरनाथ योगी नातेदार मृदुला कोइराला र अतुल कोइराला कर्णेल प्रकाश देउजा सहित अमेरिका जाने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो प्रधानमन्त्री कोइराला इतिहाद एयरवेजबाट आज बेलुका आठ बजे अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो एक हप्ता अघि नेपालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइराला त्यसतर्फ जान लाग्नु भएको हो छ वर्षअघि जिब्रोमा भएको क्यान्सरको उपचार गरेका प्रधानमन्त्री कोइराला प्रत्येक वर्ष फलोअपका लागि अमेरिका जाने गर्नुहुन्छ नेपालको स्वास्थ्य परीक्षणमा फोक्सोमा सानो दाग देखिएपछि क्यान्सरको शंका वृद्धि भएपछि उहाँलाई तत्काल अमेरिका जान सुझाव दिएको थियो प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण असार पाँच गते अमेरिकाको म्यानहटन स्थित सोन क्यान्टरिङ अस्पतालमा हुँदैछ अमेरिका जानु अघि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले पार्टीको सभापतिको जिम्मेवारी उपसभापति रामचन्द्र पौडेललाई दिने हुनुभएको छ यस्तै प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको दैनिक काम कार्यवाहीको व्यवस्थापनको विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेरमा बस्ने बैठकले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य उपचारको लागि हुन लागेको अमेरिका भ्रमण कार्यवाहक प्रधानमन्त्रीको विषयमा छलफल गर्नेछ बैठकमा प्रधानमन्त्री कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुहुनेछ कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई उप प्रधानमन्त्री नियुक्ति गरेर कार्यवाहक दिने प्रधानमन्त्रीको तयारीमा स्वत साझेदार एमाले आपत्ति जनाएपछि गौतमलाई नै कार्यभाग तोक्न लाग्नु भएको हो अघिल्लो संविधानसभाको प्रमुख विवादित विषय मध्ये एक राज्यको शासकीय स्वरूपका विषयमा आज पनि संविधान सभामा छलफल हुने भएको छ हिजोदेखि शुरू भएको छलफल आज बिहान एघार बजे संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि जारी रहनेछ मौलिक अधिकार सम्बन्धी विशेष विषयमाथिको छलफल सकिएपछि संविधान अभिलेख अध्ययन तथा निर्कल समितिको तर्फबाट संविधान सभामा प्रस्तुत तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र सहमतिका विषयहरूको निर्कयल सम्बन्धी प्रतिवेदन दुई हजार एकात्तर माथिको एकीकृत छलफल शुरू भएको हो हिजोको छलफलमा नेपाली कांग्रेसका सभासदहरूले जनताले चुनेका प्रतिनिधि र तीनले चुनेका कार्यकारिणी हुनुपर्ने धारणा राखेका छन् एमाले आलंकारिक राष्ट्रपति र संसदबाट चुनिएको प्रधानमन्त्री हुनुपर्ने धारणा राखेको छ भने एकीकृत नेकपा माओवादीले कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर दुई हजार चार सालपछि जारी अस्थिरता अन्त्य हुनुपर्ने बताएको छ त्यस्तै राप्रपा नेपालले प्रत्यक्ष निर्वाचित प्रधान प्रधानमन्त्री हुँदा छनौटमा विदेशी शक्तिको चलखेल नहुने धारणा राखेको छ समितिको प्रतिवेदनमा प्रत्यक्ष राष्ट्रपति संवैधानिक राष्ट्रपति सहित व्यवस्थापिकामा बहुप्राप्त कार्यकारी प्रधानमन्त्री रहने शासन प्रणाली व्यवस्थापिकाबाट निर्वाचित राष्ट्रपतिय शासन प्रणाली तथा आलंकारिक राष्ट्रपतिय प्रणाली र जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी अधिकार सहितको प्रधानमन्त्री बन्ने विषयमा विवाद छ व्यवस्थापिका संसदको आजको बैठकमा पनि आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने भएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजे बस्ने बैठकमा अर्थमन्त्री रामचरण महतले प्रस्तुत गर्नुभएको पूर्व बजेट प्रतिवेदनमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ महतले आर्थिक वर्ष दुई हजार एकात्तर र बहत्तरको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस् भन्ने प्रस्ताव बुधबार राति व्यवस्थापिका संसदको बैठकमा पेश गर्नु भएको छ यसअघिको छलफलका क्रममा सभासदहरूले आगामी बजेटले सामाजिक न्याय र समावेशी विकास आम जनताको आवश्यकता र आवाजलाई समेट्न सक्ने भूमिको सुधार लगायतमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए प्रतिवेदनमाथिको छलफल आज सकिनेछ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सर्वसम्मत हुने स्थिति आए आफू थप एक कार्यकाल नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ उहाँले पार्टीभित्रको तमाम समस्या समाधानका लागि सर्वसम्मत नेतृत्व अपरिहार्य रहेको बताउनुभयो नेपाल एफएम नेटवर्कको नियमित कार्यक्रम समय समीक्षामा आज बिहान कुरा भइरहेको होटबाजीले वैचारिक र सैद्धान्तिक बहस ओझेलमा परेको टिप्पणी गर्नुभयो उहाँले अध्यक्षका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने भएका यसप्रति गम्भीर हुन शर्माले सुझाव दिनुभयो भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी आज स्वदेश फर्क हुनुहुन्छ चालिस वर्षपछि नेपाल आएकी नोबेल पुरस्कार विजेता सुकीले स्वदेश फर्कनु अघि कृति विहार अवलोकन गर्ने कार्यक्रम तय भएको छ सुकीले बिहान आफ्नी गुरू आमा धम्ब व्यक्तिलाई भेटी थाई एयर मार्फत दिउँसो साढे एक बजे बैङ्कक हुँदै स्वदेश फर्काउने कार्यक्रम रहेको छ सुकीले समाजवादको सान्दर्भिकता विषय विचार गोष्ठीमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक प्रक्रियामा एक पहिला अघि बढ़िसकेको बताउनु भएको थियो सुकीले नेपालका राजनैतिक दलहरू सहमति र सह कार्यको मार्गमा अघि बढ़ेकोमा खुशी व्यक्त गर्नुभएको थियो उहाँले नेपालीले दिएको सम्मान र माया आफ्नो लागि अविस्मरणीय रहेको बताउनुभयो नेपाल भ्रमणका क्रममा सुकीले हिजो भगवान गौतम बुद्ध जन्मथलो लुम्बिनीको भ्रमण गर्नुभएको थियो पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सम्मेलन आज राजधानीमा शुरू हुँदैछ त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा बिहान दस बजे शुरू हुने सम्मेलनको उप पर्यटन तथा राष्ट्रिय स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले उद्घाटन गर्नु नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा तथा अपाङ्ग मैत्री भौतिक संरचना लगायतका विषयमा छलफल हुने आयोजक स्वावलम्बन जीवन पद्धति केन्द्रका महासचिव कृष्ण गौतमले जानकारी दिनुभयो सम्मेलनमा पचहत्तरवटै सहित जापान स्वीडेन ताइवान लगायत देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ सम्मेलन तीन दिनसम्म चल्नेछ यसबीच राजधानी जारी निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याटसनको पाँचौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिँदैछ प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह जारी महाधिवेशनमा सर्वसम्मतले नेतृत्व चयनका लागि प्रयास भइरहेको प्याप्सन मध्यमाञ्चल उपाध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो अध्यक्षका लागि पंकज सिंह राठौर अर्जुन बहादुर अधिकारी र कर्णबहादुर शाहीले उम्मेद्वारी दिनुभएको छ महाधिवेशनमा एक हजार दुई सय भन्दा बढ़ी प्रतिनिधि सहभागी छन् काठमाडौँको भत्केको पुल नजिक के भएको दुर्घटनामा परि गम्भीर घाइते भएका एकजना पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ गणेशथानबाट भत्केको पुलतर्फ जाँदै गरेको अल्फावेट नखुलेको त्रिसठी शून्य एक नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सिन्धुपाल्चोक बाडेगाउँ घर हाल काठमाडौँ गणेशथान बस्ने साठी वर्षका वेदकृष्ण गौतमको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो अहिले नेपाल नेटवर्कको नेपाल समाचार सुनिरहनु भएको छ अब एकैछिन विश्राम मनोरञ्जनका लागि सुन्नु हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिबिएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिबिएस बाइक तपाईँको यात्राको भरपर्दो साथी भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकहत्तर प्रभु दर्शन दर्शन के भयो भन घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु लसुन एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस् हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू पोलिटेङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै proprietor Radhakrishna Khanal phone number शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी दुई सय र अन्ठानब्बे चार पचास उना पचास तिन सय उनानब्बे <laughs> आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी चाहिँ प्रभु नेपालमा लोड सेडिङ बढ्यो उ गरेर चाहिँ नि अँधेरोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु उ गरेर जैनपुर <laughs> एक बहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ आकर्षक कपडा अनि सिलाइ डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो Nepali tailor shirting suiting ladies and gents सही जवाफ विगत तिस वर्ष पुरानो Nepali tailor shirting suiting ladies and gents अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क Nepali tailor shirting suiting ladies and gents Khairahani आठ खैरहनी बजार चितवन सञ्चालक Mithu Nepali proprietor Anil Nepali phone number शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न र मोबाइल अन्ठानब्बे चार सय बाहन्न सत्र सात सय छयालिस कसैको झ्यालैमा कान्छीको याद आयो करने पनि सबैलाई बरोबरी दुई छेउ सिक्काको झै सुख दुःख सरोबरी हुन्न रहेछ कहिले पनि सबैलाई बरोबरी आफ्नो दुःख पहाड भन्छन् अरूको तराई गाह्रै पर्दो रहेछ बाँच्न भित्री मन्जलाई हिरा काट्ने हिरैमा राखेर दुःख काट्ने दुःखैमा हाँसेर भन्न सजिलो धेरै सजिलो कसले पो बुझ्छ र मनको पहिरो दैव छोडेर दैवा छोडेर दैवा छोडेर दैवा छोडेर विष लाग्ने बन्छ पासो एउटाको आँसु झर्दा अर्को को छुट्छ हाँसो कहिले प्रितु फुल पनि विष लाग्ने बन्छ पासो एउटाको आँसु झर्दा अर्को को छुट्छ हाँसो सकिँदैन बनाउन मन जाँच्ने कसी बेग्ला बेग्लै हुन्छ क्यारे भाग्यले लेख्ने हिरा काट्ने हिरैमा राखेर दुःख काट्ने दुःखैमा हाँसेर भन्न सजिलो धेरै सजिलो कसले पो बुझ्छ र मनको पहिरो दैवा छोडेर दैवा छोडेर दैवा छोडेर दैवा छोडेर अर्पण एक सौ चार थोपलो पांच मेगा हर्ट टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय हल्ल जाऊ भोट हल्ल जाऊ यही असर आठ गते भोट हल्ल जाऊ प्रतिनिधि रोज्न पाउने हाम्रो अधिकार राम्रो मान्छे छान्नु पर्छ पुर्याउ है विचार भोट हल्ल जाऊ भोट हल्ल जाऊ यही असर आठ गते भोट हल्ल जाऊ यही दुई हजार साल असार आठ गते चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर चारमा हुने संविधान सभा सदस्य उपनिर्वाचनमा मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरौ निर्वाचन आयोग झाडा पखाला रोगबाट बस्ने उपायहरू साबुन पानीले सफासँग हात धुनु पर्दछ शौचालयमा मात्र दिसा पिसाब गर्नु पर्दछ साग सब्जी पकाउनु भन्दा अगाडि राम्ररी पखाल्नु पर्दछ साथै काँचै खाइने फलफुल साग सब्जी राम्रोसँग पखालेर मात्रै खानु पर्दछ सधैँ सफा र ताजा खाना मात्रै खानु पर्दछ बासी तथा सडे गलेका खाना खानु हुँदैन खाना खानु अघि तथा शौचालय गएर आएपछि सफासँग साबुन पानीले मिची मिची हात धुनु पर्दछ शुद्ध पानी मात्रै पिउनु पर्दछ सरुवा रोगबाट आफू पनि बचाउ अरूलाई पनि बचाउ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला जनस्वास्थ्य कार्यालय चितवन पूर्वी चितवनमा नै पहिलो पल्ट banking training modern computer and education सेन्टरमा हाम्रा विशेषताहरू ख्याति प्राप्त ब्याङ्कका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने प्रोजेक्टरको माध्यमबाट प्रयोगत्मक पद्धतिका साथ सिकाइने ब्याङ्किङ ट्रेनिङ लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ सम्पर्क modern computer and education centre Ratnanagar एक बकुल लहर नगरपालिका गेट सँगै फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय छपन्न expressing congratulations to SLC graduates with its slogan, a commitment to academic excellence and quality education. Quest Model College proudly announced admission open for grade 11. Major subjects Hotel Management, Travel and Tourism, Computer Science. Entrance exam 9th of Asar at 7 am. Class commences from 23rd of Asar. Contact Coast Model College, Ratnagar 8, Chitwan. Telephone 056 562041 and 562737. नेपाल विद्युत प्राधिकरण रत्नगर टाँडी वितरण केन्द्रको विद्युत चोरी नियन्त्रण तथा लाइन काट्ने सम्बन्धी सूचना विद्युत प्राधिकरणका कर्मचारी सुरक्षा कर्मीहरू साँझ बिहान जुनसुकै बेला पनि विद्युत चोरी नियन्त्रणको लागि यस पूर्वी चितौनको विभिन्न स्थानहरूमा खटिरहेको हुँदा उक्त समयमा विद्युत चोरी गरिरहेको पाइएमा विद्युत चोरी जस्तो सामाजिक अपराधमा संलग्न हुनेलाई पक्राउ गरी अन्य चोरी सरह कारवाही गरिने बेहोरा जानकारी गराइन्छ साथै बाँकी बक्यौता सूचीमा रहेका ग्राहकहरूको लाइन काटिने र पुराना लाइन काटिएका तथा कालो सूचीमा परेका ग्राहकहरूको तीन पुस्ते सहित स्थानीय संचार माध्यम तथा सार्वजनिक स्थानहरूमा नाम सार्वजनिक गरिने कार्य हुन गइरहेको हुँदा समयमै आफ्नो बाँकी विद्युत महसुल भुक्तानी गर्नुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरूमा विद्युत प्राधिकरण टाँडी हार्दिक अनुरोध गर्दछ नेपाल विद्युत प्राधिकरण रत्नगर टाँडी वितरण केन्द्र पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था Crystal College Crystal College SLC परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न computer lab hotel management lab library internet तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा तथा विस्तृत का लागि क्रिस्टल कलेज तथा एन्जल्स ओल्ड स्कुल रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक शून्य शून्य र पाँच बैसठी पाँच सय बाहन्न मनोरञ्जनका लागि सुन हजुर रेडियो अर्पण सुन 定一 माने कहाँ हुन्छन् चिहाएर हेर्ने गर लुके लुके कति रुन्छन् माया लाउने जति सबै भाग्य माने कहाँ हुन्छन् चिहाएर हेर्ने गर लुके लुके कति रुन्छन् तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी आज एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेको न त बोल्नु भएको छ न त हाँस्नु भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बनिदिउँ क्या रहेछ तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको रे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो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 ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service मानेछ Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज Bakullahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले बिहानको दस बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा अनुसार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेटर व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा र साथै इङ्ग्लिस कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ खैरानी नारायणी डेभलपमेन्ट माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गाडसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot N P मार्फत संसारभरेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू प्रधानमन्त्री सुशील कोइरला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाँदै नेपाल भ्रमणमा रहेकी बर्माकी प्रजातन्त्रवाद नेत्री सूची पनि आज स्वदेश फर्कने चितवनमा रगतको अभाव कायमै विश्वकप फुटबल र उपनिर्वाचनले रक्तदाता बन्न नसकेको रक्त सञ्चार कार्यालयको दावी श्रीलङ्कामा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 प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो केही दिनअघि मात्र प्रधानमन्त्री कोइर्लाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखेपछि चिकित्सकले काठमाडौँ बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको थियो यसैबीच प्रधानमन्त्री कोइराला अमेरिका जानुअघि मन्त्री परिषदको बैठक बस्दैछ बैठकमा प्रधानमन्त्री नहुँदा मन्त्री परिषदले गर्ने काम र नियमित एजेन्डामा छलफल हुनेछ नेपालको चार दिने भ्रमण पुरा गरी बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुची आज स्वदेश फर्किँदै हुनुहुन्छ स्वदेश फर्किनु अघि उहाँ आफू चालिस वर्षअघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौँ नगालमा रहेको धर्मकीर्ति बिहारमा जाने कार्यक्रम छ सूचीलाई आइतबार नागरिक अभिनन्दन गरिएको थियो यस्तै सरकारका तर्फबाट डाक्टर डेल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट पनि उहाँलाई सम्मान गरिएको छ नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न राजनैतिक दलका नेता तथा सभासदहरूसँग भेटवार्ता गर्नुभएको थियो सूचीले प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो नेपाली नागरिकले देखाएको माया र सद्भावले प्रजातन्त्रको सङ्घर्षमा आफूलाई ऊर्जा मिलेको सूचीले बताउनु भएको छ भावी संविधानमा राज्यको शासकीय स्वरूपको संरचनाको बारेमा आज पनि संविधान सभामा छलफल हुने भएको छ हिजोदेखि सभा बैठकमा सभासदहरूले राख्न सुरु गरेको र आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिको तर्फबाट संविधान सभामा प्रस्तुत तत्कालीन शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा भएका सहमति र असहमतिका विषयको निर्क्योल सम्बन्धी प्रतिवेदनको बारेमा छलफल सुरु भएको हो प्रधानमन्त्रीको कार्यकाल प्रधानमन्त्री चयन प्रक्रिया लगायतका विषयमा सभासदहरूले फरक फरक धारणा राखेका छन् संविधान सभाको बैठक बिहान एघार बजे बोलाइएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो सभासदहरू विपक्षी दलका सभासदहरूले सरकारले संसदमा पेश गरेको नयाँ बजेटका सिद्धान्त नेपाली जनतालाई निराश बनाउने खालको भएको बताएका छन् व्यवस्थापिका संसदमा जारी प्री बजेटमाथिको छलफलमा भाग लिँदै सभासदहरूले नयाँ बजेटका सिद्धान्त परम्परागत भएको आरोप लगाएका छन् सभासदहरूले कृषि ऊर्जा पर्यटन र तत्काल रोजगारी सिर्जना गर्ने खालको भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् आज पनि सभासदहरूले प्री बजेटका विषयमा आफ्ना भनाइ राख्नेछन् अर्थमन्त्री डाक्टर रामचरण महतले संसदमा पेश गरेको बजेटको सिद्धान्त विश्व बैङ्कका कर्मचारीले गरेको ड्राफ्ट जस्तो रहेको पनि सभासदहरूले टिप्पणी गरेका छन् व्यवस्थापिका संसदको बैठक आज दिउँसो तिन बजेका लागि बोलाइएको छ क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरमा रगतको अभाव कायमै छ चितवन मेडिकल सिटीको रूपमा विकसित हुँदै जाँदा माग अनुसारको पूर्ति हुन नसक्दा रगतको अभाव कायमै रहेको रक्त सञ्चार कार्यालयले जनाएको छ चितवनमा अस्पतालको सङ्ख्या बढी हुँदा बिरामीको चापमा वृद्धि भएकाले माग अनुसारको पूर्ति हुन नसक्दा रगतको अभाव रहेको क्षेत्रीय कार्यालय भरतपुरका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले बताउनुभयो चितवनमा दुईवटा ठुला मेडिकल कलेज भरतपुर सरकारी अस्पताल एउटा क्यान्सर अस्पताल लगायत दर्जनौं अन्य अस्पताल छन् जनतामा रक्तदान गर्नुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ पौडेलले भन्नुभयो चितवनमा भन्दा बढी अस्पताल बेड छ त्यसले समस्या भएको छ पौडेलका अनुसार चितवनमा दैनिक एक सय पाउन्ड रगतको माग रहेको र माग अनुसार पूर्ति गर्न सकिएको छैन चितवनमा दुईवटा मेडिकल कलेजमा विभिन्न नौ दस जिल्लाबाट उपचारका लागि बिरामी आउने गरेका छन् भने क्यान्सर अस्पतालमा देशभरबाट बिरामी आउने गर्छन् देशभरका बिरामी उपचारका लागि चितवन आउने गरे तापनि अन्य जिल्लाबाट रगत आपूर्ति भएको छैन चितवनवासीको साथले रगतको अभावलाई पूर्ति गरिरहेको कार्यालयका वरिष्ठ अधिकृत पौडेलको भनाइ छ पछिल्लो समय विश्वकप फुटबल र संविधान सभा उपनिर्वाचनमा सबैको ध्यान केन्द्रित भएकाले रक्तदाताको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ चितवन चितवन क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचन र विश्वकप फुटबलमा युवाहरू केन्द्रित छन् पौडेलले भन्नुभयो बढी धपेडी र आराम नहुँदा रक्तदाताको सङ्ख्यामा कमी आएको छ चितवन क्षेत्र नम्बर चारमा असार आठ गते उपनिर्वाचन हुँदैछ भने ब्राजिलमा विश्वकप फुटबल चलिरहेको छ चितवनसहित देशभर रगतको अभाव भइरहँदा रक्त सञ्चारका लागि सञ्चालन र व्यवस्थापन गर्न लगाएर राज्य पञ्चीयको कार्यालयका वरिष्ठ अधिकृत पौडेलले बताउनुभयो सरकारले नयाँ आर्थिक वर्षदेखि देशभरिका अस्पतालमा डाक्टरको अक्षर सुधार गर्ने अभियान थाल्ने भएको छ डाक्टरले लेख्ने अक्षर नबुझ्ने हुँदा बिरामीका आफन्त र कतिपय अस्पतालमा औषधि विक्रेता पनि झुकिने भएपछि काठमाडौँका केही ठुला अस्पतालमा सुरु भएको यो अभियान नयाँ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 आदेश जारी गरेको छ बौद्ध धर्मावलम्बीहरूको र्यालीमा मुस्लिमहरूको घुसपेट भएपछि झडप सुरु भएको थियो स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको र लाठीचार्ज गर्नुका साथै केही राउन्ड हवाई फायर समेत गरेको जनाइएको छ स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो कर्फ्यू आदेश जारी भएसँगै सुरक्षा व्यवस्थामा अत्यन्त कडाई गरिएको छ श्रीलङ्काले દક્ષિણ શહેર अलुथगामामा भएको सो झडपमा परि कैयौँ मानिस घाइते भएको बिबिसीले जनाएको छ हिमसम्म बसमा सवार रहेका मुस्लिमहरूलाई बसबाट बाहिर निकाली मारिएको र लुटपाट समेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् तिन दिन पहिला एकजना भिक्षुका ड्राइभर र मुस्लिम युवाहरूबीच झडप भएको थियो सोही कारण यो घटना भएको नसक्ने अधिकारीहरूले बताएका छन् यस्ता प्रकारका हिंसात्मक घटनामा कमी आउन नसकेको भन्दै मुस्लिम नेताहरूले राष्ट्रपति महिन्दा राजा राजापाक्सेसँग जनताको सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले नवप्रवेशी बोस्निया हर्ज गोभिना विरुद्ध कठिन जित हात पारेको छ आत्मघाती गोलको मद्दतमा अर्जेन्टिनाले गोभिनालाई दुई एकले हरायो अर्जेन्टिनाको जितमा लियोनल मेसीले एक गोल गरे खेलको तेस्रो मेटमा बोस्निया एन्ड हर्ज गोभिनाका कोलासिनेकले क्लियर गर्न खोजेको बल आफ्नै पोस्टमा छिरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो कप्तान लियोनल मेस्सीले पैँसठी मिनटमा एक गोल थप्दै अग्रता दोब्बर पारेका थिए खेलको चौरासी मिनटमा बेदाद इभिसेभिकले बोस्नियाका लागि एक गोल फर्काए पहिलोपल्ट विश्वकप खेलेको बोस्निया हर्ज गोबिनाले दुईपटकको विश्व बेच्दा अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो यस्तै करिम बेन्जा बेन्जिमा एक्लैले दुई गोल गरेपछि फ्रान्सले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आज बिहान सकेको खेलमा फ्रान्सले होन्डुरसलाई guy तिन शून्यले हराएको हो दुई हजार छको विश्वकपमा फाइनलमा ब्राजिलसँग पराजित भएको फ्रान्सले त्यसै त पहिलोपल्ट विश्वकपमा जित हात पारेको हो अघिल्लो विश्वकपमा एउटा पनि खेल नजिते फ्रान्स घर फर्किएको थियो प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा स्विजरल्यान्डले इक्वेडरलाई पराजित गर्दै विजयी भएको छ स्विजरल्यान्डले इक्वेडरलाई दुई एकले हराउँदै तिन अङ्क बटुलेको हो जारी प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान गरी तिनवटा खेल हुँदैछन् आजको पहिलो खेलमा जर्मनी र पोर्चुगल बीच राति पाउने दस बजेपछि प्रतिस्पर्धा हुनेछ यी दुई टिमको खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ त्यस्तै राति पाउने एक बजे हुने दोस्रो खेलमा इरान र नाइजेरिया भिड्दा भोलि बिहान पाउने चार बजे घाना र अमेरिका आम्ने सामने हुनेछन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइरला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाँदै नेपाल भ्रमणमा रहेकी बर्माकी प्रजातन्त्रवादी नेत्री सूची आज स्वदेश फर्कने चितवनमा रगतको अभाव कायमै विश्वकप फुटबल र उपनिर्वाचनले रक्तदाता बन्न नसकेको रक्त सञ्चार कार्यालयको दावी श्रीलङ्कामा बौद्ध र मुस्लिम समुदायबीच झडप भएपछि कर्फ्यू जारी सुरक्षा व्यवस्थामा पनि कडाई र विश्वकप फुटबलमा अर्जेन्टिनाको कठिन जित आज राति जर्मनी र पोर्चुगल भिड्दै अवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचार